बुल-बुल एउटा इरानी चरा बुलबुल केही छोडेर अनि केही लिएर जाँदैछु केही छोडेर अनि केही लिएर जाँदैछु खुसी बोकेर दुःख जति पिएर जाँदैछु पर्यो जिन्दगी बन्दकीमा ज्योतिए गोरु झैं पर्यो जिन्दगी बन्दकीमा जोतिए गोरु झैं आधा सग्लै छु आधा जति खिएर जाँदैछु खुसी बोकेर दुःख जति पिएर जाँदैछु मनै थिएन तिमीबाट छुटेर जाने त मनै थिएन तिमीबाट छुटेर जाने त छिया परेको छाती मेरो सिएर जाँदैछु खुसी बोकेर दुःख जति पिएर जाँदैछु तिम्रै यादमा खुसी साथ बाँच्नेछु सधैँ म तिम्रै यादमा खुसी साथ बाँच्नेछु सधैँ म अब चाहिन्न तिम्रो चिनो दिएर जाँदैछु केही छोडेर अनि केही लिएर जाँदैछु खुसी बोकेर दुःख जति पिएर जाँदैछु काभ्रे डराउने पोखरी नौ दाप्चा घर हुनुभएका गोविन्द भावुकको यो गजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं thank you शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँलाई सुमधुर हिन्दी उर्दू सांगीतिक गजलहरूका साथमा प्यास राष्ट्रिय गजल पत्रिकाभित्र संग्रहित गजलहरू सुनाउनेछु प्यास गजलको पत्रिका हो लामो समयदेखि निरन्तर यसले गजललाई सेवा गर्दै आएको छ मैले आज पुरानो पत्रिका लिएर आएको छु दुई हजार सत्तरी साल वैशाख असार अङ्कको अङ्क एक वर्ष नौ अङ्क एक पूर्णाङ्क उन्नाइस बैतडीबाट प्रकाशित प्यास राष्ट्रिय गजल पत्रिकाबाट यसका सामग्रीहरूलाई प्रस्तुत गर्दैछु यसका प्रधान सम्पादक प्रकाशक दीप सागर प्यासी हुनुहुन्छ र यो सत्तरी सालमा विशेष गरी प्रवासी नेपाली गजलहरूलाई संकलन गरेर तयार गरिएको अङ्क हो यसको नामै प्रवासी नेपाली गजल विशेषाङ्क भनेर दिइएको छ र तत्कालीन दुई हजार सत्तरी सालमा गजलकारहरू जुन जुन ठाउँमा हुनुहुन्थ्यो त्यस त्यस ठाउँको ठेगाना यसमा दिइएको छ मैले सुरुवातमा जसको गजल वाचन गर्ने गोविन्द भावुक उहाँ त्यति बेला दोहा कतारमा हुनुहुन्थ्यो र यो पुस्तकमा त्यसै अनुसार लेखिएको छ आज मैले पढेको ठेगाना दुई हजार सत्तरी सालमा रहँदाखेरिको ठेगाना जन्मस्थान त सधैँ नै एउटै भयो भने हालको ठेगाना भनेर यो पत्रिकामा लेखिएको ठेगाना दुई हजार सत्तरी साल यो पत्रिका प्रकाशित हुँदाखेरिको ठेगाना हो म क्रमशः गजलहरू पढ्दै जान्छु र सुमधुर साङ्गीतिक गजलहरू राख्दै जान्छु सुरुवातमा आर्जुबानोको स्वरमा आजकी रात जरा प्यार की रात सरा बातें कर ले आज की रात सरा से बातें कर ले कल तेरा शहर मुझे छोड़ के जाना होगा आज की रात जरा बातें कर ले जुदा कैसे करूं तेरे हर गम को तेरे हर गम को तब तुमने छुपाना होगा कल तेरा शहर मुझे छोड़ के जाना कस्तो गरेर कहाँ पुगिन्छ कस्तो गरेर कहाँ पुगिन्छ सोच त मरेर कहाँ पुगिन्छ फोहोर पेटी बनाएछौ हृदय फोहोर पेटी बनाएछौ हृदय कचडा भरेर कहाँ पुगिन्छ सोच त मरेर कहाँ पुगिन्छ कमल देखेर हाम नफाल्नु सोच्नु कमल देखेर हाम नफाल्नु सोच्नु हिलोमा गडेर कहाँ पुगिन्छ सोच त मरेर कहाँ पुगिन्छ चन्द्रमा त माथि हुन्छ हेर त चन्द्रमा त माथि हुन्छ हेर त तल झन झरेर कहाँ पुगिन्छ सोच त मरेर कहाँ पुगिन्छ वारीबाट पारी तार्ने माझी खोज वारीबाट पारी तार्ने माझी खोज नाउ चढेर कहाँ पुगिन्छ कस्तो गरेर कहाँ पुगिन्छ सोच त मरेर कहाँ पुगिन्छ यो गजल जीवन खराल रदीफको गजल हो उहाँको ठेगाना म्यानमार नाउचो खाइमुन हो र त्यति बेला यो पत्रिका प्रकाशित भइरहँदा थाइल्याण्ड बैङ्ककमा बस्दै हुनुहुन्थ्यो जीवन खराल रदीफको गजल मैले वाचन गरेँ अब अर्को एउटा गजल म्यानमारका बर्नाट मोगोक ठेगाना हुनुभएका जीवन दाहालको छ र उहाँको गजल म प्रस्तुत गर्दैछु उँधो उँधो बगेको खोला जीवन उँधो उँधो बगेको खोला जीवन मगन्तेको माग्ने झोला जीवन हातले त पटक्कै छुने नहुने हातले त पटक्कै छुने नहुने खुट्टै खुट्टाले हान्ने गोला जीवन मगन्तेको माग्ने झोला जीवन मान्छे त मान्छे जस्तो हुनु नि मान्छे त मान्छे जस्तो हुनु नि आफ्नो त कुकुरको चोला जीवन मगन्तेको माग्ने झोला जीवन आजसम्म त यो हाल छ जीवन तेरो आजसम्म त यो हाल छ जीवन तेरो यो चालले अब तेरो के होला जीवन उँभो उँभो बगेको खोला जीवन मगन्तेको माग्ने झोला जीवन जीवन दाहालको गजल मैले वाचन गरेँ म्यानमार बर्नाट मोगोक उहाँको जन्मस्थान भने अब मैले वाचन गर्ने गजल छ बर्दिया बाँसगढी मोतीपुर आठ घर भई युएई दुवै बस्दै आउनुभएका झलकराज पौडेलको गजल छ घरमा मोटर जोड्नुहोला मैले पैसा पठाएसी घरमा मोटर जोड्नुहोला मैले पैसा पठाएसी खेतबारी गोड्नुहोला मैले पैसा पठाएसी जति दुःख गर्नुभयो मेरा लागि आमा बुबा जति दुःख गर्नुभयो मेरा लागि आमा बुबा दुःख गर्न छोड्नुहोला मैले पैसा पठाएसी खेतबारी गोड्नुहोला मैले पैसा पठाएसी घरभन्दा मात्र होइन समाजसेवातर्फ पनि घरधन्दा मात्रै होइन समाजसेवातर्फ पनि पाइलाहरू मोड्ने होला मैले पैसा पठाएसी घरमा मोटर जोड्नुहोला मैले पैसा पठाएसी खेतबारी गोड्नुहोला मैले पैसा पठाएसी प्यास गजल पत्रिकाबाट मैले प्रवासी नेपाली गजल विशेषाङ्कबाट गजलहरू सुनाइरहेको छु यति बेला फेरि साङ्गीतिक गजलको पारो भएको छ क्या जाने किसी कि प्यास अब मैले सुनाउने गजल क्या जाने किसकी प्यास छाने किधर गई ये सर पे झूमके ये सर पे झूमके जो घटाए गुजर चरा बुलबुल सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क इरानी चरा बुलबुल यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ एकपल्ट आफैलाई निहालेर हेर तिमी एकपल्ट आफैलाई निहालेर हेर तिमी आफ्नो पुरानो तस्बिरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ फूल चढाएर यहाँ बर माग्छन् भक्तहरू फूल चढाएर यहाँ बर माग्छन् भक्तहरू अफसोस यो मन्दिरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ यो जीवन यस्तै रहेछ विश्वास बाबु यो जीवन यस्तै रहेछ विश्वास बाबु होस गर्नु तकदीरको कथा फरक पाइन्छ यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ दावा तामाङ विश्वासको गजल यो मैले वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ दावा तामाङ विश्वासको जन्म भुटान हाल क्यानाडा बस्नुहुन्छ उहाँका प्रकाशित कृतिमा शब्द अस्त्र रुबाई संग्रह खबर यस्तै छ रुबाई संग्रह र संलग्नता रुबाई मञ्च भुटानसँग उहाँको आबद्धता छ दावा तामाङ विश्वासको गजल वाचन गरे आज मैले प्यास गजल पत्रिकाभित्र संग्रहित गजलहरू वाचन गरिरहेको छु तपाईँ पनि आफ्ना गजल वाचन गराउन चाहनुहुन्छ बुलबुलबाट भने बुलबुल साहित्य एट जीमेल डट कममा हामीलाई इमेल लेखेर पठाइदिनु भयो भने हामी तपाईँका गजल पनि क्रमशः वाचन गर्दै जान्छौं यति बेला मसँग नारायण गाउँलेको गजल छ नवलपरासी उहाँको जन्म हाल बेलायत र संलग्नता डब्लुडब्लुडब्लु डट नेपाली गजल डट कमका सम्पादक नेपाल पत्रकार महासंघ बेलायत संस्थापक सदस्य भनेर लेखिएको छ र यो दुई हजार सत्तरी सालमा प्रकाशित पत्रिकामा उहाँको लेखिएको ठेगानासहित उहाँको गजल यस्तो छ तीर उसको काँध मेरो निशान उसैको तीर उसको काँध मेरो निशान उसैको दोषी साबित हुनुमा म किटान उसैको जति टाढा गयो उति नजिक भए म जति टाढा गयो उति नजिक भए म निन्दा जसको चर्चा उसकै बखान उसैको दोषी साबित हुनुमा म किटान उसैको हिजोसम्म पहरेदार थियो बत्तीको हिजोसम्म पहरेदार थियो बत्तीको बढ्यो आज अँध्यारोमा रुझान उसैको दोषी साबित हुनुमा म किटान उसैको दुनियाँकै लागि बाँच्यो नाङ्गो भएर दुनियाँकै लागि बाँच्यो नाङ्गो भएर कसले किन लुट्यो होला चिहान उसैको दोषी साबित हुनुमा म किटान उसैको तिम्रो हाम्रो के कुरा भो ईश्वर थियो जो तिम्रो हाम्रो के कुरा भो ईश्वर थियो जो आज पहिलो लिलामीमा इमान उसैको ती रुसको काँध मेरो निशान उसैको दोषी साबित हुनुमा म किटान उसैको नवलपरासी जन्म भई हाल बेलायत बस्दै आउनुभएका नारायण गाउँलेको गजल वाचन गरे मैले बुलबुलमा अब फेरि प्यास पत्रिकाको पचहत्तरौं पृष्ठमा समावेश भएको अर्को गजल वाचन गर्दैछु ज्याम्रुङकोट फापरखेत म्याग्दी घर भई हाल दुवै बस्दै आउनुभएका प्रदीप सुवेदीको गजल छ फापरखेत साहित्य समाज म्याग्दीका सल्लाहकार हुनुहुन्छ प्रतिभा युवा क्लबको साहित्यिक विभाग म्याग्दी सदस्य काठमाडौँ प्रकाशन प्राली सदस्य भनेर उहाँका संलग्न भएका संस्था र अरू आबद्ध भएका ठाउँको बारेमा सम्पादकले लेखेका छन् र उहाँको गजल यस्तो छ हारेको कर्म रोएको मन बोकेर जानु कहाँ हारेको कर्म रोएको मन बोकेर जानु कहाँ आँखाको आँसु बगेर आयो पोखेर जानु कहाँ सकिन भुल्न बिछोडको पीडा सम्झेर अतीत सकिन भुल्न बिछोडको पीडा सम्झेर अतीत धेरै र थोरै मायाको तौल जोखेर जानु कहाँ आँखाको आँसु बगेर आयो पोखेर जानु कहाँ छोडेर मलाई निष्ठुरी गयौ धनको पछाडि छोडेर मलाई निष्ठुरी गयौ धनको पछाडि आफू त एक्लै भट्टीमा रक्सी धोकेर जानु कहाँ आँखाको आँसु बगेर आयो पोखेर जानु कहाँ पर्खाइको पीडा कसरी सहनु गर्दैछ बेसरी बिग्रेको मनमा ताला र चाबी ठोकेर जानु कहाँ हारेको कर्म रोएको मन बोकेर जानु कहाँ आँखाको आँसु बगेर आयो पोखेर जानु कहाँ म्याग्दीको फाफरखेत ज्याम्रुङकोटका प्रदीप सुवेदीको यो गजल वाचन गरे अब अर्को एउटा साङ्गीतिक गजल राख्दैछु श्रेया घोषालको स्वरमा हमेबी प्यार गर्ले हमें भी प्यार कर ले हमें भी प्यार इजाजत गरिएछ कि याद गरिएछ हो भूल गरिएछ कि याद गरिएछ धुवा उड्दा उड्दै जिन्दाबाद गरिएछ केही मजा हुने थियो भिजेको भए म केही मजा हुने थियो भिजेको भए म छाता ओडेर अहो बर्बाद गरिएछ धुवा उड्दा उड्दै जिन्दाबाद गरिएछ देखे मान्छेहरूले केही बाटोमा पक्कै देखे मान्छेहरूले केही बाटोमा पक्कै ऊ जन्मिएछ धत मुर्दाबाद गरिएछ तुवाँ उड्दा उड्दै जिन्दाबाद गरिएछ हो भूल गरिएछ कि याद गरिएछ तुवाँ उड्दा उड्दै जिन्दाबाद गरिएछ जनकपुर उहाँको ठेगाना र यो गजल युगजल प्यासमा छापिँदा उहाँको बसाई कतार उहाँको नाम विप्र मैले गजलकार विप्रको गजल वाचन गरेर सुनाएँ अब अर्को एउटा गजल फेरि सुनाउँदैछु अर्को गजल मनोज बिरालीको छ विराटनगर दस उहाँको जन्म र यो पत्रिका प्रकाशित हुँदा दुई हजार सत्तरी सालमा उहाँको बसाई मलेसिया मनोज बिरालीको गजल यस्तो छ मजदुरका मलिला हात लिएर आउँदैछौं मजदुरका मलिला हात लिएर आउँदैछौँ हामी प्रवासबाट प्रभात लिएर आउँदैछौँ सभ्यताले नचिनेका हृदयहरूबाट सभ्यताले नचिनेका हृदयहरूबाट मानवताको सिँगै सौगात लिएर आउँदैछौँ हामी प्रवासबाट प्रभात लिएर आउँदैछौँ मान्छे र अक्टोपसलाई समान देख्नेहरू मान्छे र अक्टोपसलाई समान देख्नेहरू आर्तनाथको बेग्लै खात लिएर आउँदैछौँ हामी प्रवासबाट प्रभात लिएर आउँदैछौँ श्रमिकले ठड्याएका प्रत्येक महलबाट श्रमिकले ठडाएका प्रत्येक महलबाट अभिशप्त बेचिएका रात लिएर आउँदैछौ मजदुरका मलिला हात लिएर आउँदैछौ हामी प्रवासबाट प्रभात लिएर आउँदैछौ विराटनगर दशका मनोज बिरालीको गजल थियो मैले वाचन गरे र यो गजल वाचनसँगै अब फेरि अर्को साङ्गीतिक गजल सुन्ने पालो आएको छ मैले केही हप्ता अगाडि बुलबुलमा प्रसारण गरेको एउटा गजल धेरैले मन पराउनु भयो ट्विटरमा अमृता लम्सालजी लगायत धेरैले लेख्नु पनि भएको थियो निकै मिठो भइरहेको छ आजको बुलबुल सुन्न भनेर मैले त्यो गजल फेरि आजको कार्यक्रममा दोहोऱ्याउन चाहेँ म आफूलाई पनि निकै मन परेको थियो पङ्कज उदासको आवाजमा दुख सुख था एक सबका दुख सुख था एक सबका दुख सुख था एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना दुख सुख था एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना आधा हयात थे जब मिट्टी का एक घर था दादा हयात थे जब मिट्टी का एक घर था चोरों का कोई खटका न डाकुओं का डर था खाते थे रूखी सूखी सोते थे नींद गहरी शामें भरी भरी थी आबाद थी दोपहरी संतोष था दिलों को माथे पे बल नहीं था दिल में कपट नहीं था आंखों में छल नहीं था थे लोग भोले भाले लेकिन थे प्यार वाले दुनिया से कितनी जल्दी सब हो गए रवाना दुख सुख था एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना अब्बा का वक्त आया तालीम घर में आई अच्छे भोले वाले लोग बहुत जल्दी चले गए उसके बाद हमारे पिता का वक्त आया जबकि एजुकेशन और एक लफ्ज है रवायत रवायत के माने है ट्रेडिशंस कि हमारी ट्रेडिशंस में कितने सारे बदलाव आए काबिल गौर ये बंद है खूब लिखा है शायद बाप का वक्त आया तालीम घर में आई बाप का वक्त आया तालीम घर में आई तालीम साथ अपने ताजा विचार लाई आगे रवायतों से बढ़ने का ध्यान आया मिट्टी का घर हटा तो पक्का मकान आया दफ्तर की नौकरी थी तनख्वाह का सहारा मालिक पे था भरोसा हो जाता था गुजारा पैसा अगर कम था फिर भी न कोई गम था कैसा भरा पूरा था अपना गरीब खाना दुख सुख था एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना अब मेरा दौर है ये कोई नहीं किसी का अब मेरा दौर है ये कोई नहीं किसी का हर आदमी अकेला हर चेहरा अजनबी सा आंसू न मुस्कुराहट जीवन का हाल ऐसा अपनी खबर नहीं है माया का जाल ऐसा पैसा है मरतबा है इज्जत विकार भी है नौकर है यार चाकर बंगला है कार भी है जर पास है जमी है लेकिन सुकून नहीं है पाने के वास्ते कुछ क्या क्या पड़ा गवाना दुख सुख है सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना दिलासा है तुमको मौसम इक्कीसवीं सदी का हम तो सुकून को तरसे तुम पर सुकून बरसे आनंद हो दिलों में जीवन लगे सुहाना दुख सुख का एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना दुख सुख एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना एक वो भी था जमाना एक ये भी है जमाना हवस् त यिनै साङ्गीतिक गजलहरू र प्यास गजल पत्रिकाभित्र संग्रहित गजलहरू प्रवासी नेपाली गजल विशेषाङ्कबाट मैले प्रस्तुत गरेका गजलहरूको वाचनसँगै बुलबुलको अब अन्त्यतिर आइपुगेका छौं आजको कार्यक्रम सुनिसकेपछि तपाईँलाई आफ्नो गजल पनि पठाउन मन लाग्यो भने Bulbul Sahitya at Gmail dot कममा इमेल गरेर पठाउनु भयो भने मैले पाउनेछु र बुलबुल कार्यक्रमको कुनै अङ्कमा प्रसारण गर्नेछु कृपया गजल लेख्दा युनिकोडमा लेख्नुहोला र सब्जेक्टमा बुलबुलको लागि भनेर लेखिदिनु भयो भने मलाई भेटाउन सजिलो पर्छ र सजिलै तपाईँको गजललाई पाउन सक्छु फेसबुक को मेसेन्जर वा पेजमा पठाइएको गजल बुलबुलमा आएन भनेर चित्त नदुखाउनुहोला कृपया Bulbul Sahitya at Gmail dot com इमेलमा नै पठाइदिनुहोला भनेर अनुरोध गर्दछु र छिट्टै मध्यपश्चिम र सुदूरपश्चिमको पहाडी जिल्लाहरूमा हामी गजल संकलन गर्दैछौ कृपया तपाईँ तयार रहनुहोला फागुनको अन्तिम साता वा चैत्रको पहिलो सातामा त्यहाँका गजलहरू सङ्कलन गरेर बुलबुलका लागि लिएर आउनेछु सम्भव भयो भने तपाईँको आवाज समेत लिएर आउनेछु नभए तपाईँले पत्र मार्फत लेखेर दिनुभएका गजललाई पनि सङ्कलन गरेर लिएर आउँदैछु यो जानकारी आजको बुलबुलको अन्त्यतिर गराउँदै अब जाँदा जाँदै शुभरात्रि भन्नुभन्दा अगाडि गोर्खा पालुङटार जन्म भई दुई हजार सत्तरी सालमा दुहा कतार बस्दै आउनुभएका गजलकार सुरेशजी नाचिजको गजल वाचन गर्दै उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल शुभरात्रि भन्छौं उसको बदन छोयो आयो सुभाष कहलायो उसको बदन छोयो आयो सुभाष कहलायो मलाई छुने उही झोका बतास कहलायो गम्छु सधैँ उँभो हेर्दै कति विराट रहस्य छ गम्छु सधैँ उँभो हेर्दै कति विराट रहस्य छ हजारौंको धुवा उड्यो आकाश कहलायो मलाई छुने उही झोका बतास कहलायो उसले आँसु बगाउँदा रुनु भएन मैले उसै उसले आँसु बगाउँदा रुनु भएन मैले उसै बाध्यताको त्यही मुस्कान परिहास कहलायो मलाई छुने उही झोका बतास कहलायो प्रत्येक सासमा उसकै नाम लेखिदिए मैले प्रत्येक सासमा उसकै नाम लेखिदिए मैले भट्टीभित्र जीवन चल्यो विनाश कहलायो मलाई छुने उही झोका बतास कहलायो मर्यो उसको निष्ठा कपटीको जालमा परी मर्यो उसको निष्ठा कपटीको जालमा परी जित्यो जसले लेख्यो त्यो इतिहास कहलायो उसको बदन छोयो आयो सुभाष कहलायो मलाई छुने उही झोका बतास कहलायो बुलबुल एउटा इरानी चरा बुलबुल